ভিক্ষবর नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब ट्राफिक खबर विस्तारमा पृथ्वी राजमार्ग अन्तर्गत तनहको आबो खरिने दुई बरादीमा हिजो माइक्रो बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ मृत्यु हुनेमा स्थानीय आठ वर्षकी एन्जिला थापा रहेको इलाका जिल्लाका प्रहरी कार्यालय आम्बु खैरेनीले जनाएको छ काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको बादोई दुई दुई दुई चार नम्बरको माइक्रो बसले आम्बु दुई बरादीमा थापालाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी निरीक्षक रमेश रेशम बहादुर श्रेष्ठले बताउनुभयो बालिकालाई ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन्